नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थब्लु पाँच मेगाटसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा आज जनै पूर्णिमा तथा रेसी तर्पणी पर्व मनाइँदैछ आत्माको शुद्धिकरण र शरीरको रक्षाको लागि भन्दै आज ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन नामक धागो बाँध्ने गरिन्छ तागाधारीहरूले भने जनै फेर्ने चलन छ नयाँ जनै लगाउने तागाधारीले कश्यप अत्री भारद्वाज गौतम जगदम्नी विश्वामित्र र अरुन्धन्ती सहित सप्तर्षिहरूलाई तर्पण दिने भएकाले जनै पूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिन्छ आज पाटनको कुम्बेश्वर रसुवाको गोसाईकुण्ड नुवाकोटको देवीघाट लगायतका धार्मिक क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ तराई क्षेत्रमा भने दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन छ राखी बाँध्ने चलन हिजो आज पहाडी क्षेत्रमा पनि प्रसिद्ध छ यस्तै नेवार समुदाय भने यस पर्वलाई गुन्हो पुन्हीको रूपमा मनाउँछन् आज मास भटमास ठुलो केराउ सानो किराउ मुङ चना सिमी गुनास र बोडी गरी नौथरीका गिडागुडी मिसाएर बनाएको क्वाटी खाने चलन छ खेतीपातीको काम सकिने तथा वर्षाको हिलो पानीमा चलेर गर्मी सर्दीले प्रभावित शरीरमा फेरि ऊर्जा ल्याउन टुसा आएको पौष्टिक तत्वयुक्त कुवाटी खाने चलन बसेको छ संहितासहितको राज्य पुनर्संरचना गर्दा स्थानीय नागरिकको हितलाई ध्यान दिनुपर्नेमा हिजो भरतपुरमा आयोजित एक कार्यक्रममा सहभागीहरूले जोड़ दिएका छन् राज्य भूगोलका लागि नभएर नागरिकका लागि हुने भएकाले पहिलो प्राथमिकतामा नागरिकलाई नै राख्नुपर्ने उनीहरूको भनाइ छ राज्य पुनर्संरचना गर्दा उत्तर दक्षिण सीमाना उपयुक्त हुने र जातीय राज्यको सम्भावना नरहेकोमा पनि उनीहरूले जोड दिएका छन् सामर्थ्य र पहिचान संहिताको अनिवार्य शर्त रहेको भन्दै उनीहरूले राज्यको नामाकरण गर्दा प्राकृतिक सम्पदा स्थानीय ऐतिहासिक स्थल वा व्यक्तिका नामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् सामर्थ्यलाई आधार बनाउँदा अहिलेको मात्र नभएर भविष्यको विषयलाई पनि जोड दिनुपर्नेतर्फ उनीहरूले ध्यान आकर्षण गराएका छन् चितवन जिल्ला अदालत बार एसोसिएसन सृजनशील अनुसन्धान केन्द्र र संवैधानिक सूचना केन्द्रको आयोजनामा भएको राज्य पुनर्संरचना विषय विचार गोष्ठीमा चितवन जिल्ला अदालतका न्यायाधीश राज डुम्रेले राज्य पुनर्संरचना सम्बन्धी आफ्नो अवधारणा प्रस्तुत गर्नुभएको थियो नेपालका नदीलाई आधार बनाएर उत्तर दक्षिण र चीन र भारतसम्म सीमा फैलिएका तीन प्रदेश ती प्रदेश अन्तर्गत पच्चिस गणराज्य र गणराज्य अन्तर्गत तीन सय इलाका स्तरीय स्थानीय प्रशासनिक क्षेत्र हुँदा उपयुक्त हुने उहाँले जोड़ दिनुभएको छ न्यायाधीश डुम्रेले मितवेताका लागि सानो संख्यामा व्यवस्थापिका कार्यकारिणी वा मन्त्री परिषद र न्यायाधीशको व्यवस्था हुनु पर्नेमा पनि पनि जोड़ दिनुभएको छ प्रदेश तथा गणराज्य स्तरमा मुद्दाको चापका आधारमा न्यायाधीशको व्यवस्था गरे पनि केन्द्रीय तहमा सातजना मात्र न्यायाधीश रहेको संवैधानिक अदालत बनाउने र फैसला गर्दा सबै न्यायाधीशको संयुक्त इजलासबाट हुनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ कार्यक्रमका प्रमुख अतिथि मन्त्री परिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीले संघीय राज्य निर्माण गर्दा त्यहाँ बस्ने सबै नागरिकका बीच समानता हुने ढंगले गर्नुपर्नेमा जोड दिनुभयो राज्य पुनर्संरचना गर्दा प्रत्येक नागरिकले समानता र अपनत्वको अनुभूति गर्न नसके संहिता दिगो हुन नसक्नेतर्फ संकेत गर्दै रेग्मीले कुनै एउटा समुदायलाई मात्र आधार मानेर राज्य वा प्रदेश निर्माण गर्न नहुने टिप्पणी गर्नुभयो रत्नगर नगरपालिकाले नगरभित्र रहेका सरकारी जग्गा सीमाङ्कन गर्ने काम सुरु गरेको छ सार्वजनिक जग्गामा भूमाफियाहरू सक्रिय हुन थालेपछि नगरपालिकाले आफ्नो सेवा क्षेत्रभित्रका सरकारी जग्गा सीमाङ्कन गरी सार्वजनिक गर्ने काम सुरु गरेको हो नगरपालिकाले यो अभियान रत्नगर सातबाट सुरु गरेको छ पहिलो दिन एक बिघा भन्दा बढी जग्गा सीमाङ्कन गरिएको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सीताराम पोखरेलले जानकारी दिनुभयो रत्नगर सातमा करिब दस बिघा भन्दा बढी सार्वजनिक जग्गा रहेको स्थानीयले बताएका छन् रत्नगर सातको निर्माणाधीन अवस्थामा रहेको ढेकुवा झोलुङ्गे पुल क्षेत्र वरिपरिबाट सार्वजनिक जग्गा सीमाङ्कनको काम सुरु गरेको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत पोखरेलले बताउनुभयो स्थानीयवासी राजनैतिक दलका प्रतिनिधि पत्रकारको रोहबरमा नगरपालिकाले जग्गा सीमाङ्कन गरेको हो सो क्षेत्रमा भूमाफी भोटियाहरूले दुई नम्बरी पूर्जा बनाएर जग्गा अतिक्रमण गर्न सुरु गरेको स्थानीय हरिश प्रसाद शर्मा आचार्यले बताउनुभयो त्यहाँ रहेका सार्वजनिक जग्गाका सदियारले नै उपयोग गर्दै आएका छन् भने कतिपयले आफ्नो नाममा बनाउन चलखेल गरेको आचार्यले बताउनुभयो दलालहरू सक्रिय भइरहेकाले ती जग्गा कि त सार्वजनिक गर्नुपर्ने कि त सरकारको होस् भन्ने स्थानीयको चाहना छ सोही क्षेत्रमा रहेको करिब पन्ध्र गट्टा जग्गा भने प्रहरीको नाममा दर्तामा पनि छ रत्नगरमा सार्वजनिक जग्गा धेरै रहेकाले ती जग्गाहरूमा बिस्तारै सीमाङ्कन गर्दै सरकारीकरण वा सार्वजनिक गरिने नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तोरणराज पौडेलले जानकारी दिनुभयो एकीकृत नेकपा माओवादी चितवनको सातौं सम्मेलनपछि पहिलो बैठकले अध्यक्षमा यामबहादुर परियार इन्द्रजितलाई चयन गरेको छ गत वैशाख चौध गते भएको सातौं सम्मेलनपछि परियारको नेतृत्वमा एकाउन्न सदस्य सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ए माओवादीमा अध्यक्ष चयनको लागि लामो समयसम्म विवाद भएको थियो अन्य पदका पदाधिकारी एक हप्तापछि दोस्रो बैठकले तय गर्ने ए माओवादी जिल्ला संयोजक ईश्वरी भट्टराईले जानकारी दिनुभयो दोस्रो संविधान सभाको चुनावमा परियार क्षेत्र नम्बर एकको उम्मेद्वार बन्नु भएको थियो टोल विकास संस्था समन्वय समिति रत्नगर आठको अध्यक्षमा ज्ञानेन्द्र राज पाण्डे निर्वाचित हुनुभएको छ हिजो भएको अधिवेशनले पाण्डेको अध्यक्षतामा बीस सदस्य समन्वय समिति चयन गरेको हो अधिवेशनमा अध्यक्षका प्रत्याशी परशुराम घिमिरेलाई प्रथामा पराजित गर्दै पाण्डे निर्वाचित हुनु भएको हो कुल खसेको मतमध्ये दुवै उम्मेद्वारको पक्षमा आठ आठ मत परेपछि निर्णय गोलाप्रथाबाट गर्ने सहमति भएको थियो चार मत भने बदर भएको थियो यसअघि अध्यक्षका लागि चारजनाको उम्मेद्वारी परेको भए तापनि चन्द्रकान्त ओझा र भोजराज लामिछानेले उम्मेद्वारी फिर्ता लिएका थिए समितिको अध्यक्षमा मात्र चुनाव भएको भने अन्य पदहरूमा सर्वसम्मति भएको थियो समितिको उपाध्यक्षमा खड्का सचिवमा युग थापा र कोषाध्यक्षमा शिवकान्त पौडेल तथा अन्य सदस्यहरू रहेका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 आजको अधिकतम तापक्रम पैँतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिउँसो र बेलुका भने पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम एरिसोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो मौसम सम्बन्धी जानकारीसँगै आजको लागि बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज खना चाहन्छु नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोक Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one